बढौँमा आज हामी विश्वका भन्दा बढी भाषामा अनुवाद भइसकेको केन स्कुलनको पुस्तक जनथन गलिवलका साहसिक कार्यहरूबाट जनथन अर्थात हाम्रै जुजुमानका अनुभवहरू कथाका रूपमा सुन्छौं यी कथाहरूमा व्यक्त जुजुमानका अनुभवले बजार उद्यम र यससँग सम्बन्धित नीतिबारे बुझ्न मदत पुर्याउने विश्वास हामीले लिएका छौं तर जुजुमानका अनुभव सुन्नु अघि नेपाल र नेपालीको आर्थिक वृद्धिका लागि ठूलै सम्भावना बोकेको पर्यटन क्षेत्र बारे थोरै कुराकानी प्राकृतिक सम्पदाको धनी हाम्रो जस्तो मुलुकका लागि पर्यटन निकै धेरै सम्भावना बोकेको क्षेत्र हो सन् उन्नाइस सय एकाउन्नमा अन्तर्राष्ट्रिय पर्यटकका लागि आगमन खुल्ला गरेपछि नेपाल आउने पर्यटकको संख्या लगातार बढ़िरहेको छ तर सम्भावना भए जत्तिकै पर्यटक भने अझै पनि हामीले भित्राउन सकिरहेका छैनौ त्यसो भए यो पर्यटन क्षेत्रमा अहिले भएका समस्याहरू के के हुन् त अनि सुल्झाउने कुनै उपाय छ कि छैन त सुनौ बुद्धिमान मामा र जिज्ञासु भान्जीको यो संवादमा हाम्री भान्जी के गर्दैथिन् आज दाई अस्ति ट्रेकिङ जानुभएको थियो नि है त्यसको फोटोहरू हेरेर राखेको नि मामा कस्तो राम्रो राम्रो फोटो रहेछ यहाँ हेर्नुहोस् त मामा <laughs> नेपालमा त्यस्ता ठाउँ कति छन् कति त्यसैले त कहाँ कहाँ विदेशबाट पर्यटकहरू नेपाल घुम्न आउने गर्छन् ए मामा साँच्चै एक वर्षमा नेपालमा कति पर्यटक आउँछन् होला है लाखौँ आउँछन् मान्छे सबैभन्दा धेरै पर्यटक चाहिँ सन् दुई हजार एघारमा आएका थिए सात लाख पर्यटक नेपाल आएका थिए भन्छन् पत्र पत्रिकाले ओहो कति धेरै है मामा हाम्रा लागि त धेरै नै हो अझ अलि राम्ररी काम गर्ने हो भने त हामी कहाँ आउन चाहने पर्यटकको सङ्ख्या त कति छ कति हो र मामा हो त नि सन् दुई हजार एघारमा मात्रै झन्डै सात करोड चिनियाहरू विदेश भ्रमणमा गएका थिए अरे नेपालमा भने चाहिँ साठी बैसठी हजार जति मात्रै आए ल त्यसै गरी एक करोड बिस लाख भारतीयहरू घुम्न हिँडेकोमा नेपालमा जम्मा जम्मी त्यस्तै डेढ लाख जति मात्रै आए अब सोच त हाम्रो छिमेकमै रहेका चीन र भारतका पर्यटकको दस प्रतिशत जति मात्र नेपालमा भित्राउन सकेको भए ओहो हो हो हो सात करोडको दस प्रतिशत भनेको सत्तरी लाख त्यसो भए एक करोडको दस प्रतिशत भनेको एक लाख है मामा आम्मामा मामा अनि त्यसो भए किन जम्मा सात लाख मानिस मात्र आए त हामी कहाँ परार साल मान्छे चाहिँ अनुसार केही रहेछौ तिमी <laughs> जिज्ञासी हेर हेर हेर अब कारण त धेरै छन् नि भान्जी अब सबै त मलाई पनि कहाँ थाहा हुन्छ र त्यही पनि मलाई थाहा भएको चाहिँ म भन्छु है त तिमीलाई हुन्छ हुन्छ मामा कस्तो जान्न मन लागेको छ आफूलाई पहिलो कारण त हामीले अन्तर्राष्ट्रिय बजारमा राम्रोसँग नेपालको विज्ञापन नै गर्न सकेका छैनौँ अब विदेशका पत्र पत्रिका रेडियो टेलिभिजनमा विज्ञापन दिने त हामीलाई अलि बढी नै महँगो पर्छ अरे हेर न तर आजभोलि विश्वका धेरै मानिस इन्टरनेट चलाउँछन् म पनि फेसबुक चलाउँछु नि मामा चलाउँछौ नि देखेको छु मैले तर हामीले इन्टरनेटमै पनि नेपालका गन्तव्यहरूको कहाँ प्रचार गर्न सकेका छौँ त ल भन त है मामा अनि अर्को कारण नि मामा अर्को एउटा ठुलो चुनौती भनेको चाहिँ नेपाल वायु सेवा निगमको बिग्रदो अवस्था पनि हो नेपालको एउटै मात्र ध्वजावाहक विमान सेवा भए तापनि बढ्न र फैलनुको साटो झन्झन खुम्चिँदै खुम्चिँदै गइरहेको छ अब यसले गर्दा नेपालसम्म सिधा हावा सेवा पाउन गाह्रो भएको छ पर्यटकहरूलाई विशेष गरी धेरै पैसा खर्च गर्ने युरोपेली र उत्तर अमेरिकी पर्यटकलाई त्यसैले अहिले नेपालमा आइरहेका पर्यटकबाट पनि विदेशी वायु सेवाले आमदानी गरिरहेका छन् त्यसो भए अब हाम्रै वायु सेवा निगमलाई सुधार्न के गर्ने त मामा हुन त पर्यटन नीतिमा यसलाई सरकार र निजी क्षेत्र मिलेर राम्रोसँग चलाउने भनेका छन् तर खै के खै के अझसम्म टुङ्गो चाहिँ छैन मामा तर पर्यटक जुनसुकै विमानमा आए पनि नेपाल आएपछि त फाइदा हामीलाई नै हुने होइन र एकदम सही कुरा गरी मेरी भान्जीले छे भान्जी पो कसकी मामा <laughs> नेपालमा पहिले सञ्चालनमा रहेका केही नाम चलेका अन्तर्राष्ट्रिय वायु सेवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ लागत महँगो भयो भन्ने कारण देखाएर आफ्नो सेवा बन्द गरेका थिए अहिले पनि केही अन्तर्राष्ट्रिय वायु सेवाहरूले यस्तै गुनासो गरिरहेका छन् अनि मामा ल सुन सुन ल सुन यसबाहेक बारम्बार हुने बन्द हडताल होटल व्यवस्थापक र श्रमिक बीचको झगडाले पनि एकपटक नेपाल आउने पर्यटकले अर्कोचोटि नेपाल आउन वा आफ्ना साथीभाइलाई नेपाल जान सुझाव दिनु अघि दुई पटक त पक्कै पनि सोध्छन् होला हेर त्यो त हो है मामा हामीलाई पो यहाँ बस्दा बस्दा यी कुराको बानी परिसक्यो अनि के त तर नयाँ ठाउँमा पर्यटक त घुम्न रमाइलो गर्न पो आउँछन् त झै झगडा कोलाहालको बिचमा दुःख पाउन त को पो आउँछ र त्यही त भान्जी अब फेरि नयाँ नयाँ गन्तव्य नयाँ नयाँ क्रियाकलापहरू नहुनाले पनि दोहोऱ्याएर नेपाल घुम्न आउने पर्यटकको सङ्ख्या बढाउन सकेका छैनौँ क्या हामीले भन्नाले ल हेर न ल हेर भन्नाले पदयात्रा पर्वतारोहण मात्रै कति गरून् पर्यटकले पोखरा नगरकोट मात्रै कति घुमुन् उनीहरूले नयाँ गन्तव्य नयाँ क्रियाकलापको पनि विकास गर्न जरुरी छ के अझै धेरै नयाँ पर्यटक ल्याउने हो भने ओहो कति धेरै कुरा सिकियो बा आज त <laughs> यस्तै हो सुन्दै जाऊ कुरा त कति छन् कति नि हस् नाना ल त भान्जी ल पर्यटन क्षेत्रका केही समस्या र समाधानका केही उपायबारे बुद्धिमान मामा र जिज्ञासु भान्जीको संवाद हामीले भर्खरै सुन्यौं अब अगाडि बढौं केन स्कुलनको पुस्तक जनथन गलिवलका साहसिक कार्यहरूबाट जनथन अर्थात जुजुमानका स्वतन्त्र बजार यात्रा अनुभव सुन्नतर्फ यसअघिको अङ्कमा हामीले एक बिरानो टापुमा पुगेका जुजुमानले सार्वजनिक सम्पत्तिको रेखदेखमा मानिसहरूको खराब रवैया र त्यसले गर्दा स्रोतमा पुग्ने क्षतिबारे गरेको अनुभव हामीले सुन्यौं अब लागौं अगाडिको यात्रा तय गर्नुतर्फ धेरै धुलो भएको गोरेटो बाटो चौडा हुँदाहुँदै गाउँको ग्राभल बाटोमा भेटिन्छ जंगलबाट निस्किएर फलफूल बगैँचा र अन्न उब्जिएका खेत अनि कम भिरालो भएका चरण पार गर्दै जुजुमान अगाडि बढे अन्न बाली लहराइरहेका खेतका दृश्यले उसलाई आफूले दिउँसोको खाना कम खाएको सम्झना गरायो त्यसैले केही खानेकुरा पाइन्छ कि भनेर जुजुमान मूल बाटो छोडेर छेवैमा रहेको सफा सेतो घरतिर लागे त्यहाँ पुगेपछि उनले घरको अगाडिको बरान्डामा एउटी महिला र बच्चा सँगसँगै रुवावासी गरिरहेको उनले देखे मलाई माफ गर्नुहोस् जुजुमानले असजिलो मान्दै सोधे के तपाईँहरूलाई केही दुःख परेको छ र ती महिलाले आँखाभरि आँसु पार्दै हाय मेरो श्रीमान भन्दै बिलोना गरिन् यस्तो घटना एक दिन हुन्छ भन्ने मलाई थाहा थियो उनलाई खाद्य प्रहरीले पक्रेको छ उनले सुक्क सुक्क गर्दै सुनाइन् महोदया यो सुनेर मलाई साह्रै दुःख लाग्यो तर के तपाईँले खाद्य प्रहरी भन्नुभएको हो जुजुमानले सोधे उनले सहानुभूति गर्दै त्यो बालकको कालो टाउको सुमसुम्याउँदै सोधे उहाँलाई किन पक्रेको त ती महिलाले आँसु रोक्दै र धारा किट्दै ज्यादै तिरस्कारका साथ भनिन् धेरै खानेकुरा उत्पादन गर्नु नै उनको अपराध थियो जुजुमानलाई दिक्क लाग्यो त्यो टापु साँच्चै नै अचम्मको थियो धेरै खानेकुरा उत्पादन गर्नु पनि अपराध हो र जुजुमानले सोधे ती महिला बोल्दै गइन् गएको वर्ष खाद्य प्रहरीले मेरो श्रीमानलाई कति खानेकुरा उत्पादन गर्ने र कति गाउँलेलाई बेच्ने भनी निर्देशन दिएको थियो उनीहरूले हामीलाई भनेका थिए धेरै खानेकुरा उत्पादन गरेमा यसले खानेकुराको भाव घट्छ र अरू किसानहरूलाई मर्का पर्छ उनले आफ्नो ओठ टोक्दै अस्पष्ट रूपमा भनिन् ती सबै किसानलाई एकै ठाउँमा राखेर दाँच्दा पनि मेरो लोग्ने जतिको कुशल खेतीवाल उनीहरू हुनै सक्दैनन् त्यति नै खेर आफ्नो पछाडिबाट तीखो हाँसोको गर्जन आएको जुजुमानले सुने एउटा गठिलो मानिस बाटोबाट त्यही घरतिर आइरहेको थियो हा उनले जिस्क्याउँदै भने मेरो लागि कुशल खेतीवाल भनेको त्यही हो जसले खेत जोत्ने अधिकार पाएको हुन्छ ठिक आफ्नो हात हल्लाउँदै ती महिला र उनका छोरातर्फ आँखा तर्दै त्यो मानिसले निर्देशन दिन थाल्यो अब तिम्रा सबै सामानहरूको गुन्टा बनाऊ र यहाँबाट जाऊ शासकहरूको परिषदले यो जग्गा मलाई दिएको छ त्यो मानिसले भर्याङमा रहेको खेलौना कुकुरलाई टिप्यो र जुजुमानतर्फ फ्याँक्यो र भन्यो एकेटा यो महिलाले तेरो सहयोग लिन सक्छ त्यसैले यो ठाउँबाट गइहाल त अब यो ठाउँ मेरो भइसक्यो ती महिलाले रिसाएर आँखाभरि आँसुली उठ्दै भनिन् मेरो श्रीमान कुशल किसान हुन् उनी जस्तो तिमी कहिल्यै हुन सक्दैनौ यो कुरा बहसको विषय हो अशिष्ट रूपमा मुस्कुराउँदै ती मानिसले भने निश्चय नै उनको औला नै हरियो थियो के रोप्नुपर्छ र कसरी आफ्ना ग्राहकलाई खुसी पर्छ भन्ने कुरा उनलाई थाहा थियो तर के गर्ने शासकहरूको परिषदले के के खेती गर्नुपर्छ र कति कति मूल्य तोक्नुपर्छ र भनेको कुरा बिर्से यसै गरी परिषदले पारित गरेका नियमहरू खाद्य प्रहरीले कार्यान्वयन गर्छ भन्ने कुरो पनि उनले याद राखेनन् ती महिलाले चिच्याउँदै भनिन् तिमी परजीवी तिमीहरूले सधैँ गलत अनुमान गर्छौ तिमीहरूले खेती गर्ने अयोग्य तरिका अप्नाएका छौ खेती गर्दा मल र बिउको नोक्सान गर्छौ तिमीहरूले उमारेका वस्तु कसैले किन्नै चाहँदैनन् बाढी आउने ठाउँमा या सुक्खा माटोमा अन्न रोप्छौ यसबाट नोक्सान हुन्छ भन्ने कुराको तिमीहरूलाई मतलब नै छैन शासकहरूको परिषदलाई कुहिएको वस्तु पनि किन्न लगाउँछौ अनि परिषदले पनि तिमीहरूलाई प्रोत्साहन दिइरहेको छ अन्यलमा परेका जुजुमानले त्यति बेला रिसाउँदै भने के कुशल किसान बन्नु फाइदाजनक होइन त कुशल किसान बन्नु भनेको त यस्ता अल्छीहरूका लागि अडचन बन्नु हो नि ती महिलाले मुख रातो पार्दै व्यङ्ग्यको भाषामा भनिन् मेरो श्रीमानले यो भ्यागुताले जस्तै शासकको चाकडी गरेनन् र इमान्दारीपूर्वक खेती गरेर उब्जनीका वस्तुहरू बिक्री गरे ती महिला र उनको छोरालाई दलानबाट बाहिर निकाल्दै ती मानिस बडबडाउन थाले भो भो पुग्यो तिम्रो श्रीमानले वार्षिक तोकिएको मात्रालाई स्वीकार गरेनन् कसैले पनि खाद्य प्रहरीलाई झुक्क्याउन सक्दैन बुझ्यौ अब बढी नबोल अनि मेरो जमिन छोडेर जाऊ जुजुमानले ती महिलालाई आफ्नो सामान बोक्न मदत गरे ती महिला र उनका छोरा आफ्नो घरबाट बिस्तारै निस्कन थाले अलि अगाडि गएपछि बाटोको मोडबाट तिनैजनाले त्यो सफा घर र धनसारलाई अन्तिम पटक हेरे अब तपाईँ के गर्नुहुन्छ जुजुमानले ती महिलालाई सोधे सुस्केर हाल्दै ती महिलाले भनिन् म महँगो मूल्यमा खानेकुरा किन्न सक्दिन मलाई आशा छ हाम्रा नातेदारहरूले हामीलाई मदत गर्लान् होइन भने शासकको परिषदलाई मलाई र मेरो छोरालाई मदत गर भनी विन्ती गर्नुपर्ला यसरी मानिसहरू गिडगिराएको मदतका लागि हार गुहार गरेको उनीहरूलाई मनपर्छ अमिलो मुख पार्दै उनले भनिन् ती महिलाले बच्चाको हात समातिन् र ठूला गुण्टा बोक्दै हिँड छोरा भन्दै अगाडि बढिन् जुजुमान अब भोको भन्दा पनि बिरामी भएको अनुभव गर्दै आफ्नो पेट समात्दै ती आमा र छोरा सँगसँगै अगाडि बढ्न थाले उद्यमीको यात्रा कहिले पनि सजिलो हुँदैन तर अप्ठ्यारादेखि नडराइकन लागिरहने मानिसलाई नै त हामी उद्यमी भनेर चिन्छौँ नि होइन र आजको कथामा यसै बारेमा जुजुमानले त्यो बिरानो टापुमा गरेको अनुभव सुन्यौं जुजुमानको स्वतन्त्र बजार यात्रा अनुभव आजलाई यति नै यो बिरानो टापुमा जुजुमानको थप यात्रा हामी अर्को अङ्कमा प्रस्तुत गर्छौं यो सँगै अघि बढौं स्तम्भको अन्त्यमा हामी आएका छौं समृद्धि फाउन्डेशनको सहकार्यमा हामीले यो स्तम्भ तयार पारेका हौ भोलि सेवामा रोटरीमा अघि बढौंको अर्को अङ्क लिएर फेरि आउनेछौं कार्यक्रमबारे थप जानकारी र कार्यक्रमका पहिलेका अङ्कहरू डब्लुडब्लुडब्लु dot Facebook dot com forward slash अघि बढौँमा सुन्न सक्नुहुन्छ